यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष पलम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापा खाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात छ एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी रिजल्टमा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited zero five six five seven one zero nine one five seven one zero nine one नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot N P मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अरियाल गृहमन्त्री वामदेव गौतमले संविधान जारी हुनु पूर्व राष्ट्रपति संसदबाट अनुमोदन हुनुपर्ने बताउनु भएको छ नेकपा एमाले र नेपाली कंग्रेस बीच भएको सहमति लत्याउन नहुने भन्दै वहाँले राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्नुपर्ने कुरामा जोड़ दिनु भएको छ विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै डीआईजी बड़ुवाको विषय टुंगाउन केही समय लाग्ने बताउनु भयो केही समस्याले गर्दा डीआईजी अनुमोदनको विषय लम्बिरहेको छ वहाँले भन्नुभयो त्यो विषय पनि संविधान जारी हुने बेला या संविधान निर्माणपछि टुंगिनेछ गौतमले संविधान सभामा मन्त्री परिषदले मनोनित गर्नुपर्ने छब्बीस सेनाको टुङ्गो एमाले अध्यक्ष केपी शर्मा ओली उपचार गरेर फर्के लगत्तै लाग्ने बताउनु भएको छ क्षेत्रीय सुरक्षा समितिको बैठक आज विराटनगरमा शुरू भएको छ बैठकले आपराधिक गतिविधिको नियन्त्रण र सीमा सुरक्षाका विषयमा छलफल गर्नेछ मुख्य तीन दलले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति अन्तर्गत विवाद समाधानका लागि उपसमिति बनाउने निर्णय गरेको छ संविधान लेखनको काम कार्यतालिका अनुसार अगाडि बढाउन र सहमति कायम गर्नका लागि उपसमिति बनाउने निर्णय भएको एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोस्ट बहादुर बोगटीले जानकारी दिनुभएको छ नेपाली कंग्रेस नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेता सहभागी बैठकले संविधान सभा बाहिर रहेका नेकपा माओवादी लगायतका दलसँग पनि वार्ता गर्ने निर्णय गरेको छ त्यस्तै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई व्यवस्थित पार्न भोलि मंगलबारसम्ममा दलहरूको सुझाव माग्ने र भोलि नै बसेर निर्णय गर्ने सहमति भएको नेकपा एमालेका उपाध्यक्ष भीम रावलले जानकारी दिनुभएको छ चारबुँदै सहमति अनुसार उच्च स्तरीय राजनीतिक संयन्त्र बनाउने विषयमा छलफल भए पनि कुनै निर्णय भने हुन नसकेको नेताहरूले बताएका छन् बालुवाटारमा आज बिहान बसेको बैठकले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता खोजबिन गर्ने आयोग तत्काल गठन गर्ने निर्णय पनि गरेको छ बैठकमा छब्बीस जना सभासद मनोनयनको विषयमा भने खासै छलफल नभएको नेताहरूले बताएका छन् व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ आजको बैठकमा पनि मन्त्रालयगत रूपमा विनियोजन गरिएको बजेट शीर्षकमाथि छलफल गर्ने कार्यसूची भए पनि योजना आयोगले रातो किताब भाग दुई छपाईमा ढिलाइ गरेका कारण छलफल हुने अवस्था नरहेको संसद सचिवालयले जनाएको छ विनियोजन विधेयकमाथिको छलफल पन्ध्र गतेदेखि नै गर्ने तयारी भएको छ बैठक आज दिउँसो एक बजेका लागि अर्थात अबको केही बेरमै बोलाइएको छ आजको बैठकमा सरकारले ल्याएका केही विधेयक पेश गर्ने तयारी पनि भएको छ यसअघि हिजो अदालतको अवहेलना सम्बन्धी विधेयक कानून मन्त्री नरहरी आचार्यले प्रस्तुत गर्नुभएको थियो लिबियामा सरकार समर्थक फौज र इस्लामिक लडाकु बीचको संघर्षमा अडतीस जनाको मृत्यु भएको छ पूर्वी लिबियाको बेङ्गाजीमा लडाकुले सरकारी फौजमाथि आक्रमण गरेपछि भिडन्त भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् लिबियाको राजधानी त्रिपोली र बेङ्गाजीमा एक हप्ता यता सरकारी सेना र लडाकु समूहबीच संघर्ष चर्किँदै गएको छ त्रिपोलीमा भएको भिडन्तमा सन्तानब्बे जनाको ज्यान गइसकेको छ भने चार सय भन्दा बढी घाइते भएका छन् भिडन्तका क्रममा त्रिपोलीको विमानस्थल नजिकै इन्धन भण्डारण केन्द्रमा रकेट आक्रमण हुँदा आग लागि समेत भएको छ प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति निकालेर आगो नियन्त्रणमा लिन सहयोग अन्तर्राष्ट्रिय समुदायसँग आग्रह समेत गरेका छन् र भारत र इङ्ल्याण्ड बीचको तेस्रो इन्भेस्टर कप टेस्ट क्रिकेट प्रतियोगितामा आज दोस्रो दिनको खेल शुरू हुँदैछ नेपाली समय अनुसार पाउने चार बजेपछि शुरू हुने खेलमा इङ्ल्याण्डले दोस्रो दिनको ब्याटिङ थाल्नेछ इङ्ल्याण्डले पहिलो दिनमा दुई विकेट गुमाउँदै दुई सय सडचालिस रन जोडेको छ इङ्ल्याण्डका जेरी ब्यालेन्स र जेरी ब्यालेन्स एक सय चार रन तथा इयान वेल सोह्र रनमा खेलिरहेका छन् एलिस्टर कुक पञ्चानब्बे तथा स्याम रोप्सन छब्बीस रन बनाएर आउट भएका छन् पाँचवटा टेस्ट क्रिकेट श्रृङ्खलामा भारत एक शून्यले अगाडि रहेको छ यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबर को